सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा दशैंको चहल पहल बढ्दै काम बेसी सदरमुकाम बस्नेहरू दशैं मनाउन गाउँतिर फर्कन थालेपछि जिल्ला सदरमुकामहरू भने सुनसान बन्दै भाजुराको विकट बस्तीका विपन्न समुदायले भात खान दशैं कुर्नुपर्ने बाध्यता अलि बढी चामल जुटाउन सक्नेले हुनेलाई नहुनेलाई भात बाँड्दै सेती अञ्चल अस्पतालमा रहेको सुदूरपश्चिमकै एकमात्र सघन उपचार सेवा बन्द चार दिनसम्म आइसियू बन्द हुँदा बिरामी मारमा र टिकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीलाई उन्मुक्ति दिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु बडादशी अन्तर्गत अर्थात नवरात्रीको नवौ दिन महानवमी र दुर्गा माताको नवौ शक्ति स्वरूप सिद्धि दात्रीको विशेष पूजा अनुष्ठान गरिने दिन हो आज साथै आज महालक्ष्मी देवीको पनि पूजा अर्चना गर्ने गरिन्छ आजको दिन शक्ति स्वरूप सिद्धि पूजा गर्नाले सम्पूर्ण संसारै जित्न सक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरा पनि अगम्य नहुने मान्यता रहेको छ हिन्दू नेपालीहरूको महान पर्व बडा दशैंले सुदूरपश्चिमका ग्रामीण क्षेत्रहरूमा चहल पहल बढ़ाइरहेका बेला जिल्ला सदरमुकाम क्षेत्र भनी सुनसान हुन थालेका छन् अध्ययन जागिर तथा व्यापार गर्न सदरमुकाम पसेकाहरू दशैंको अष्टमीसम्म आइपुग्दा धमाधम जन्मभूमि गाउँतिर पस्न थालेपछि यति बेला प्राय सुदूरपश्चिमका सबै जिल्लाका सदरमुकामहरू सुनसान बन्न थालेका हुन् डडेलधुरा सदरमुकाम क्षेत्रको बागबजारमा मात्र केही चहल पहल भए पनि डेरामा बस्दै आएका अधिकांश ग्रामीण भेगतिर गइसकेका छन् सदरमुकामबाट छुट्ने गाड़ीहरूमा यात्रुहरू खचाखच भरिने गरेका छन् उता डोटीमा पनि यस्तै रहेको छ जिल्ला सदरमुकाम सिलगढ़ीमा विभिन्न कार्य कामका लागि बसोबास गर्नेहरूको यति बेला गाउँ फर्कनका लागि लर्को लागेको छ सरकारी कार्यालयहरू पनि फूलपातीदेखि बन्द भएपछि कर्मचारीहरू पनि जिल्ला बाहिर तथा जिल्लाभित्रै रहेका आफ्ना गाउँघरतिर प्रस्थान गरेका छन् सुदूरपश्चिम क्षेत्रकै बढ़ी भीड़भाड़ हुने तथा व्यस्त रहने कैलालीको धनगढ़ी पनि दशैंको पूर्व सन्ध्यामा सुनसान देखिन थालेको छ धनगढ़ीबाट बाहिरिनेको संख्या धेरै नै रहेको छ विशेष गरी धनगढ़ीबाट सुदूरपश्चिमका पहाड़ी क्षेत्रमा आउनेहरू बढ़ी हुने गर्दछन् धनगढ़ीसँगै मुख्य व्यापारिक केन्द्रहरू अत्तरिया टीकापुर र लम्की क्षेत्रमा पनि मानिसहरूको चाप घटिरहेको छ यस्तै कञ्चनपुरको महेन्द्रनगर दार्चुलाको सदरमुकाम खलङ्गा लगायत सुदूरपश्चिमका अन्य जिल्लाका सदरमुकाम पनि अहिले सुनसान भइरहेका छन् दशैंपछि सदरमुकामहरूमा केही मात्रामा चहल बढ्ने भए पनि तिहारमा फेरि उस्तै हुनेछन् बाजुरा सदरमुकाम मार्तडीमा घस्ती स्थापना अघिदेखि नै शुभकामना आदान प्रदान कार्यक्रम चलिरहेका छन् सामाजिक सञ्जाल दशैंका सन्देशले भरिएका छन् तर सबैभन्दा गरीब जिल्लाका विकट बस्तीका विपन्न समुदाय भने चिन्तामा छन् कमेरोले घर चिटिक्क पारे पनि जिल्लाको सापटा स्थित गाउँमा उति साह्रो रौनक छैन बाँकी खर्च कसरी धान्ने चिन्ता छ सबैलाई कसैलाई सन्तानलाई एकजोर लुगासम्म हालिदिन नसकेको पिरोलो छ दलेबिका छोराछोरीले दुई वर्ष यता नयाँ कपडा पाएका छैनन् दशैंमा जसरी पनि चाहियो भन्दै जेठो छोरा वीरबहादुर राखराख्ती पारिरहेका छन् फाटेको ट्राउजर ठाउँ ठाउँ टालेर काम चलाइरहेका उनलाई नयाँ लुगा रहर मात्र नभएर बाध्यता पनि हो घरमा पाँच वर्ष मुनिका तीन केटाकेटी छन् सरकारले उक्त उमेर समूहका दलित बालबालिकालाई स्याहार भत्ता उपलब्ध गराउँछ दलले त्यस बाफत चार हजार आठ सय रुपियाँ बुझिसके तर त्यो रकमले पुरै दशैं काट्नुपर्ने बाध्यता छ बुधबार कोल्टीबाट एक कट्टा चामल किनेर ल्याए चामल किनेर जोगिएको एक हजार रुपियाँले मासु किन्ने सोचाइ छ उनले भने केटाकेटीले यस वर्ष पनि लुगा फेर्न नपाउने हुने भए बाहुनीका सबैजसो परिवारको अवस्था यस्तै छ गाउँका सबै अडतिस परिवार मिलेर दशैंमा राँगो किन्ने गर्दछन् पोहोर साल राँगो जुटाउन सकेनौ यसपालि प्रयास गर्दैछौ बिरिसिंह बिकले भने अर्को अति विकट गाउँ हो अम्लिस दशैंमा पेटभरि खान भात खान पाउनुलाई नै अहोभाग्य ठान्छन् स्थानीय अलिबढी चामल जुटाउन सक्नेले नहुनेलाई भात बाँड्छन् यस अघि पनि भात चाख्न नपाउने परिवारलाई समेत दशैंमा छेलो खेलो हुन्छ अति विपन्न गोरे चादराको परिवारलाई भात खान दशैं कुर्नुको विकल्प हुँदैन अम्लिसामा धान खेती अति कम हुन्छ कोदो जौं लगायतले गुजारा चलाउँछन् गाउँले नजिक चामलको डिपो समेत छैन दशैंमा हुने र नहुने सबैले एक छाक भात जुटाउँछन् हरिबहादुर रोकाले भने सबै मिलेर गाउँमा एउटा रागो र बोका ढाल्छौ एक सय दस परिवारको बसोबास रहेको उक्त गाउँमा दशैं कसरी धान्ने भनेर हरेक वर्ष गाउँ समाजमा छलफल हुन्छ त्यही आधारमा सामूहिक रूपमा एउटा रागो र एक बोका बलिदिइन्छ सापटा रूढीका स्थानीय पनि सकेसम्म मिलेर रागो ढाल्छन् नसके काँक्रो फर्सी कुभिण्डो खुर्सानी लगायत काटेर दसवटा बलि दिइन्छ बाजुरा क्याम्पसका अर्थशास्त्र अध्यापक भन्छन् एक छाक पुग्नेलाई दशैंमा उमङ्ग हुने भए पनि नसक्ने परिवारलाई समस्या थोपरिन्छ गरीब घर परिवार सहयोग समन्वय बोर्ड सचिवालयको पछिल्लो सर्वेक्षण अनुसार बाजुरामा सबैभन्दा बढ़ी गरीब परिवार छन् यहाँको चौसठी प्रतिशत जनसंख्या गरीबको रेखा मुनि पर्छ अधिकांश घरमा बाह्र महिना खान पुग्ने अन्न हुँदैन दशैं बाजुरावासीको मुख्य चाड हो जतिसुकै गरीब परिवार भए पनि आफ्नो हैसियत अनुसार मनाउँछन् दशैंमा हुनेले नहुनेलाई चाँड बाँडचुँड गर्ने भएकाले आपसी सम्बन्ध गाडा बन्छ बाजुराको संस्कृति क्षेत्रका अध्यक्ष जहरसिंह थापाले भने विपन्न परिवारको एकमात्र आय स्रोत माध्यम भारतमा चौकीदारी र मजदुरी गर्नु हो पुरूष जति भारतका विभिन्न शहर पुगेका हुन्छन् दिल्लीमा चौकीदारी गर्दै आएका कुलदेव माण्डोका भीम सार्कीले यसपालि पनि छुट्टी पाएनन् सहकर्मी छिमेकीको हातमा खर्च पठाइदिए पाँच हजार पठाइदिनु भएको छ केटाकेटीलाई कपडा र एक किलो मासु ल्याएर दशैं मनाउँछौ पत्नी कलधरीले भनेकी छिन् सेती अञ्चल अस्पतालमा रहेको सुदूरपश्चिमकी एकमात्र सघन उपचार सेवा आइसियू बन्द भएपछि बिरामी मारमा परेका छन् पूर्व जानकारी बिना नै सघन उपचार सेवा बन्द भएपछि सुदूरपश्चिमका पहाड़ी जिल्ला लगायत अन्यत्रबाट उपचारका लागि आउने बिरामीलाई समस्या परेको हो प्रत्येक छ महिनामा एकपटक सरसफाईका लागि मात्रै बन्द हुनुपर्ने आइसियू चार दिनसम्म बन्द हुनु अस्पतालको चरम लापरवाही मान्न सकिन्छ अस्पतालका निमित्त मेसु डाक्टर विश्व सिंह बोहराले प्रत्येक छ महिनामा पटक एक पटक बिरामीको चाप नभएको अवस्था पारेर सरसफाईका लागि बन्द गरिने बताए यसपालि भने दशैं परिकाले प्राय कर्मचारी विधामा घर गएका कारण चार दिन बन्द गर्नु परेको बताएका छन् लामो प्रयासपछि सेती अञ्चल अस्पतालमा चार सयको सेवा शुरू गरे पनि शुरूदेखि नै दक्ष जनशक्तिको अभाव रहँदै आएको थियो अस्पतालको बोर्डमा सूचना टास गरेर असोज बाइस गतेदेखि छब्बीस गतेसम्मका लागि आईसीयू सेवा बन्द गरिएको जानकारी गराएको छ तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्थ र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहाडीले प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका टिकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीलाई उन्मुक्ति दिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् युवा संघ नेपाल पोखरा सत्ताइस हिमजाको विजयादशमी दीपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले राज्यको मुख्य पदमा बसेर प्रचण्डले अपराधीहरूलाई उन्मुक्ति दिन योजना बनाएको आरोप लगाएका छन् भारत भ्रमणको बेलामा प्रधानमन्त्री जस्तो पदमा बसेर यस्तो व्यक्तिहरूलाई भेट्नु भनेको नेपालको स्वाभिमानप्रति नै आँच काम भएको र आफ्नो पदको दुरूपयोग गरेको पहाड़ले बताउनु बताउनु भएको छ यो कार्यको विरोध गर्दै उनले अपराधिक व्यक्तिलाई उन्मुक्ति दिए कानूनको सम्मान गर्दै देशभक्ति राष्ट्र प्रेमी नेपालीहरूको साथ लिँदै युवा संघ नेपालले देशभरि आन्दोलन गर्ने चेतावनी दिएका छन् कञ्चनपुरको भीमदत्त नगरपालिका दोधरा चाँदनी नगरपालिका तीन बडुवाल टोल लगायत शुक्ला फाँटा वन्यजन्तु आरएससँग जोडिएका बस्तीका स्थानीयलाई वर्षेनी जंगली हात्तीले दुःख दिने गरेको छ सीमावर्ती भारतीय जंगलबाट आउने हात्तीको बथानले वर्षेनी अन्नबाली नष्ट गर्नुका साथै स्थानीयका घरटहर समेत भत्काउने गरे पनि यसको समाधानतर्फ कुनै निकायको ध्यान जान सकेको छैन कञ्चनपुरको अधिकांश ग्रामीण बस्तीमा जंगली हात्तीको आतंक बढ़ेको हो प्राय गरेर अन्नबाली भित्राउने बेलामा सीमावर्ती भारतीय जंगलबाट आउने जंगली हात्तीको बथानले भीमदत्त नगरपालिका नगरपालिका झलारी पिपाडी नगरपालिका दोधरा चाँदनी नगरपालिका दक्षिणी क्षेत्र बाइसी भिचुवा पुनर्वास लगायतका क्षेत्रमा आतंक मचाउने गरेको छ यहाँका स्थानीय दशैं मनाउन छाडेर अहिले हात्ती धपाउने रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा रहेका छन् घरबाट हराएको एक सतापछि कञ्चनपुरको बेलौरी नगरपालिका तेह्र सड़क घाटका बत्तीस वर्षीय रामसिंह चौधरीको शव प्रहरले फेला पारेको छ घरबाट असो सोह्र गति हराएका चौधरीको शव शनिबार साँझ सड़क घाटमै फेला परेको हो सब सडेको अवस्थामा भेटिएको बेलडाँडी स्थित इलाका प्रहरी कार्यालयले जनाएको छ छोरालाई विद्यालयबाट घर पुर्याएर चौधरी खेतमा धानका मुठा बाँध्र भनी हिँडेपछि बेपत्ता भएका थिए प्रहरले चौधरीको मृत्युको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ बैतडीको मेलौलीमा श्रीमतीको हत्या आरोपमा मेलौली एक द्वारिका चोकका विजय नायक पक्राउ परेका छन् विजयकी श्रीमती कमला शुक्रबार आफ्नै पसलको धुरीमा डोरीमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् कमलाको माइती पक्षले आत्महत्या नभई श्रीमानले कुटपिट गरी हत्या गरेको भनेर उजुरी दिएपछि प्रहरीले विजयलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतरीका प्रहरी नायब परीक्षक बालनरसिंह राणाले जानकारी दिनुभएको छ कमलाको सब परीक्षणपछि दाह संस्कार गरिसकेको बताइएको छ कमलाले आत्महत्या गरेको हो वा श्रीमानले हत्या गरेको हो भन्ने बारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतरीले जनाएको छ बैतडीको सदरमुकाम गोठलापानीमा प्रहरीले नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ चाडपर्वको बेला यात्रुको भीड़भाड़ बढ़ी हुने भएकाले उही यात्रुलाई दुःख नहोस् अलपत्र नपरून् भन्ने उद्देश्यले नागरिक सहायता कक्ष सञ्चालन गरिएको प्रहरी नायब परीक्षक बालनरसिंह राणाले बताउनु भएको छ नेपालीहरूको महान चाड भरदशैसँगैको तिहारका लागि डडेलधुराको टुडी खेलमा लिङ्गी पिङ बनाइएको छ हरेक वर्ष टुडी खेलमा पिङ राख्दै आएको सशस्त्र प्रहरी बेस क्याम्प डडेलधुराले यसपटक पनि पिङ राखेको हो हिजो बिहान सशस्त्र प्रहरी नायब परीक्षक भीमबहादुर विष्टले पिङको उद्घाटन गर्नुभयो मनोरञ्जनका लागि पिङ बनाइएको सशस्त्र प्रहरीका गणेश प्रसाद जोशीले जानकारी दिएका छन् अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित एउटा घटना तथा एउटा दुर्घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ